सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकी बसालाई सुनिराख्नु भएको छ कार्यक्रम लोकसङ्कारकी बसाइ लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा विशेष गरी हाम्रो यो समाजमा तिजले पनि छोइसकेको छ हाम्रा दिदीबहिनीहरूलाई र तिज भाकाहरू कार्यक्रममा पस्किने जमरको म गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लौदरी भाका राख्न चाहन्छु रामजी खान अनि कृष्ण गुरुङको माया गर्ने मान्छेलाई रिसाउँदाखेरि के के भने के के भन्ने निकै नै रमाइलो तिज भाका अब क्रममा तपाईँको लागि को पर्खाइमा उनी मेरै सिन्दुरको पर्खाइमा उनी बाचा छ सँगै बिताउने झुनी जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले चाली भने कहिले फुची भने कहिले छुची भने ए महादेव ए महादेव माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ओ છીએ मायामा शङ्का मिसाएपछि आँखै देख्दिन रिसाएपछि जय जय जय बाबा बम बम भोले जय जय जय बाबा ए बम बम भोले माया गर्ने मान्छेलाई रिसाको मान्छेला के के बोले बोले एउटा याद भिर मान्छेला रिसाको बेला के के बोले बोले कहिले काली भने कहिले जाली भने कहिले छुची भने कहिले छुची भने ए महादेव दे माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले ए माया गर्ने मान्छेलाई रिसाको बेला के के बोले बोले मान्छेलाई रिसाको बेला के के बोले बोले निकै नै रमाइलो तिज भएका थियो रामजी खाँड अनि कृष्ण गुरुङको निकै नै सुमधुर आवाजमा सजिएको यो अतिज भाकालाई कार्यक्रमको पहिलो बसाइमा राखिसकेका छौँ कार्यक्रम लोकसङ्कारकै अवस्थालाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकजङ्कारको आजको बसाइमा तिज भाकालाई मैले स्थान दिइराखेका छौँ विशेष गरी हाम्रो समाजमा तिजले पनि छोइसकेको छ र दिदीबहिनीहरू त विशेष गरी रातो चुरा रातो सारीमा लाएर पनि हिँड्न थालिसकेको छ तिज भाकाहरूमा छमछम नाच्न थालिसकेको छ विशेष गरी गाउँघरतिर पनि त्यही भएर मैले आज कार्यक्रममा तिज भाकालाई जोडिराखेका छौँ र ढिला नगरिकन एकरमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाका बाट्य राजु र देवीको कहानी राजु ढकाल अनि देवी घरती मगरको सुमधुर आवाजमा रहेको यो भाका यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार ठुलो पाँच हस र कार्यक्रम लोकझङ्कारको व्यवसायसँगै रहनला छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइ क्राइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर वान एटी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी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 说短暂。 सबै तनाउ छाडी मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा चिल्ड्रेन पार्क म्युजिकल सावर डान्स रेस्टुरेन्ट साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस वेबसाइट डब्लु डब्लु डब्लु डट एचएमके चितौन डट कम मनोरञ्जन केन्द्र छ हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल एकैछिनको विश्रामपछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र कार्यक्रम लोकझङ्कारको व्यवसाय कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी तिज भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा तिज लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ र कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा भने विशेष गरी तिज भाकालाई कार्यक्रममा स्थान दिने जमरको मैले गरिराखेका छु ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो तीज भाकाबाट केशव शर्मा अनि सीता कडेलको सुमधुर आवाज रहेको हिसानो पर्खन मनि जान्छु तिजको दरखान भने निकै नै रमाइलो तिज भाका अब क्रममा तपाईँको लागि जान्छु माइत जाँदा मैले घर धनी हो क्यारी सानो पर्खाना मानी जान्छु तिजाको तर्खाना सानो पर्खा सानो फर्कन मनी जान्छु तिजको दरखाना केशव शर्मा अनि सीता कडेलको सुमधुर आवाजमा सजिएको तिज भाकालाई कार्यक्रममा राखिसकेका छौँ निकै नै रमाइलो लोकदोरी भाका थियो र मनी जान्छु तिजको दरखाना आफ्नो भन्ने निकै नै सुमधुर आवाजमा सजिएको भाकालाई कार्यक्रममा राख्दा राख्दै हामी कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौँ जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम लगझङ्कार के बसाइ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै कार्यक्रम प्रस्तुतता म दिवस मगर पनि कार्यक्रममा रमिला नेउपाने र खुमन अधिकारीको सुमधुर आवाजमा सजिएको आशित आशीर्वाद माग्छु भन्ने भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार धेरै नै वर्ष भइसक्यो प्रभु उनीलाई मना पराको तिम्रै त्यो धनमा लाउँदा नि चिता किन तर्पिने गराको खाना देऊ प्रभु आशीर्वाद माग्छु मै माथि खाना शिवम शिवम ओम शिवम शिवम पल पलमा पहिले रिसाइरहन्थिन् मन माया गर्छिन् अहिले त पाले झै राम्री देवी झै सुशील क्या माया पाएँ मैले त देऊ प्रभु आशीर्वाद माग्छु मै माथि खानाइदेऊ बनाइदेऊ प्रभु मेरो बनाइदेऊ बनाइदेऊ प्रभु मेरो मान्छेलाई खुसी